विभिन्न श्रृङ्खलाहरू लिएर हप्ताको सातै दिन अपरान्ह चार दसदेखि पाँच बजेसम्म आइतबार तपाईँकै सहभागितामा मेरो स्वर अन्तिम अमुल बाटो जुनी मैले मन पराएकी छु सोमबारे तपाईँका आफ्नै सिर्जना तपाईँकी आवाजमा मेरो सिर्जना भन्छन् कोही बगैँचाको फुल राम्रो भन्छन् कोही पूर्णिमाको जुन राम्रो म त भन्छु जिन्दगीमा भेटिएर छुट्नु भन्दा नभेटिएकै राम्रो मङ्गलबार हाम्रो गीत तपाईँको आवाजमा सुन्नुहोस् सुनाउनुहोस् अखर मात्रै रेडियो खोलेको अनि हजुरै बोलेको संसार परिँदै बुधबारे लोक सर्जकरको पहिचान तपाईँबाट मलाई थाहा छ बिहिबार तपाईँका रोजाइका लोक भाका समेटिएको मेरो रोजाइको शुक्रबारे नम्बर शुक्रबारै साताका उत्कृष्ट दस लोक भाकाहरू जलेको मन शीतल शनिबार तपाईँको सन्देश तपाईँकै आवाजमा मेरो सन्देश नमस्कार म यहाँ सन्चै छु त्यहाँ पनि सन्चै होला भन्ने पूर्ण आशा बोकेकी छु तपाईँकै सहभागितामा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्न नभुल्नुहोला सहभागी बन्न नछुट्नुहोला मात्र रेडियो सानीभेरी एफएममा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका साझामा निकटदेखि सबको मा रेडियो सानी भेरी एफएम एक सय थोप्लो आठ मेगा हर्ज नसुनी मन मान्दै मान्दैन नमस्कार है नमस्कार रेडियो सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी खिमानन्द शर्मासँगै म तपाईँकै दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता कार्यक्रम आफ्नै पाखा आफ्नै भाका यहाँहरूकै प्यारो स्टेसन रेडियो सानी फेरि एफएम एक सय थप्लो आठ सय उनानब्बे थप्लो दुईमी घाँसबाट अनि इन्टरनेटको पहुँचमा आउने श्रोताले हामीलाई रेडियो सानो सानोभेरी डट कममा लगइन गरेर पनि संसारभरि के साथ सुनिरहनु भएको छ अनि तपाईँले फेसबुक डट कम सल्यास आफ्नै पाखा आफ्नै भाका लाइक गरेर पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुनेछ अनि तपाईँले रेडियो सानोभेरी डट कममा लगइन गर्नुभयो भने त्यहाँनिर हाम्रा रेकर्डिङ कार्यक्रमहरू पनि हुने गर्छन् त्यहाँनिर गएर तपाईँले क्लिक गरेर पनि सुन्न सक्नुहुनेछ रेकर्ड भएका कार्यक्रम बजेका कार्यक्रम सबै कार्यक्रम हामी त्यहाँनिर राख्नेछौँ तपाईँले त्यहाँनिर मोबाइलमा पनि सुन्न सक्नुहुनेछ रेकर्डिङ गरेका कार्यक्रम पनि सुन्न सक्नुहुनेछ साथीसँगै यो कार्यक्रम तपाईँ हाम्रै मेला पातो वन पाखा लेक बेसी उकाली ओराली बन्ज्याङ चौतारीमा गाई बाख्रा सराउन घाँस काट्न अनि घट्ट पसल जाँदै गर्दा गाइने तिनै सुख दुःख तिनै मिलन बिछोटका भाका लोक भाकाको कार्यक्रम कार्यक्रममा आफ्नै पाखा आफ्नै भाका तपाईँको माझमा आइतबारदेखि शनिबारसम्म भिन्न भिन्नै श्रृङ्खलाको साथमा हामी आउने गर्दछौँ आज पनि तपाईँको माझमा टुप्लुक ठिक्क आइपुगेका छौँ हिजो जसरी आज पनि चार दसदेखि बेलुकी पाँच बजीसम्म तपाईँको साथमा रहने बाजाका साथ आएका छौँ विदेशमा रहनुभएका साथीहरूले यतिखेर रेडियो बटार्न थाल्नु भएको छ होला कतिले मोबाइलमा सुन्ने साथीहरूले मोबाइलका बटन थिच्न थाल्नु भयो होला अनि मोबाइलमा नसुन्ने र कम्प्युटरमा सुन्ने साथीहरूले किबोर्ड चाहिँ अचाट्न थाल्नु भयो होला जसरी हुन्छ जसरी सहज लाग्छ त्यसरी सुन्नुहोला कति साथी ड्युटी जाने तर्खर गरिरहनु भएको छ होला कतिको आज बिदा भएर पनि मजासँग रेडियो सुनेर साथ दिउन आज कतिको मजा आउँदो रहेछ भन्ने पनि लाग्यो होला कति साथी नेपालमा भएका ग्वाला जानु भएको छ होला कति घरमै बसी बसी हामीलाई सुन्दै हुनुहुन्छ अनि कतै यात्रा गर्दै हुनुहुन्छ जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई पक्कै पनि सुनेर आज पनि हिजो जसरी साथ दिनुहुनेछ र फोन पनि लगाएर साथ दिनुहुनेछ भन्ने कामना चाहिँ मेरो छ है यताबाट आहा यसले त बोल्ने मात्रै गरे आज कुन श्रृङ्खला हो भनेर भनेन भन्ने पनि लाग्यो होला नि आज मङ्गलबार हो आजको श्रृङ्खला सुन्नु सुनाउनुहोस्मा तपाईँको माझमा हामीले तिनवटा असाध्यै मिठा भाका लिएका छौँ आजबाट तपाईँको माझमा हामी तिहारका भाका पनि बजाउँछौँ है तिहारका भाका बजाउँछौँ आज अलिक फरक प्रस्तुति रहन्छ कि भन्ने लागेको छ अलिकति नयाँपन पनि हुन्छ आज अलिकति रमाइलो पनि हुनेछ आज तपाईँले गीत पनि गाउनुपर्छ भट्याउनु पनि पर्छ देउसिरे खेल्नु पनि पर्छ भैली पनि खेल्नु पर्छ निकै रमाइलो हुन्छ है आज हामीसँग तिनवटा भाका छन् एउटा लोक भाका छ दुईवटा देउसिरे भाका छन् त्यसैमा चाहिँ मजासँग रमाइलो गर्न पर्छ अनि तपाईँलाई फोन नम्बर भन्छु यताबाट हिजो जसरी तपाईँले एउटा नम्बर भनेको अर्को नम्बरमा फोन चाहिँ नहान्नुहोस् है शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ महिला साथीले फोन हान्नुहोस् है त दुई सय एकानब्बेमा है अनि पुरुष साथीहरूले शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा फोन हान्नुहोला सुन्तला पाक्न थालेका छन् जाडो बिस्तारै बिस्तारै बढ्न थालेको छ कतिले कोट चाहिँ लाउन थालिसक्नु भयो होला कति कोट किन्ने तर्खर गर्दै हुनुहुन्छ अनि कतिले सुन्तला पनि यतिखेर खाँदै हुनुहुन्छ होला एकदम आकाश छ्याङ्गै फाटेको छ क्या रमाइलो भएको छ दसैँलाई त बिदा गऱ्यौँ हामीले अब तिहार आउँदैछ देउसिरे खेल्ने देउसिरे भाकाको तयारी पनि तपाईँ गर्दै हुनुहुन्छ होला गाउँघरमा रमाइलोसँग देउसिरे खेल्नुपर्छ सम्भव भएसम्म तपाईँको माझमा हामी पनि देउसिरे खेल्न आउँला नि है प्रतीक्षा गरेर बस्नु होला भेट हुन्छ कि हुँदैन भेट पक्कै होला भन्ने कामना छ अब धेरै चाहिँ नबोलाउँ होला शून्य अठासी पाँच तिसै दुई सय एकानब्बेमा चाहिँ महिला साथीले फोन हान्नु होला अनि दुई सय बयानब्बेमा चाहिँ पुरुष साथीहरूले फोन हान्नु होला कस्ता खालका भाका छन् त अब हामी यताबाट बजाउँछौँ तपाईँ चाहिँ तयारीका साथ बस्नुहोस् है त चाचा होइ सर तपाईँको माझमा निकै नै मिठा भाका बजाएका छौँ हामीले पक्कै पनि तपाईँलाई पनि देउसुरी खेल्न मन लागेको होला आउनुहोस् अब चाहिँ रमाइलो गरौँ हामी नरै नरै बस आगुम साल भेटौँला सँगै रुम्ला अनि तपाईँको माझमा असाध्यै मिठा भाका रहेका छन् एक नम्बरमा चाहिँ एउटा भाका रहेको छ तपाईँले पछाडि गीत पनि गाउन सक्नुहुनेछ नत्र भने तपाईँले आफै भट्ट्याएर आफै देउसिरे भनेर पनि जान सक्नुहुनेछ त्यसै गरी सुनको जलप तिहारसम्म भयो नि अब है त चाहिँदैन अब बरु तल अब कति कुराउनुहुन्छ घरमा रहेका ती श्रीमतीहरूलाई धेरै नकुराउनु होला फोन मार्फत आउँछु आउँछु आउँछु भनेर धेरै नकुराउनुहोस् है आइहाल्नुहोस् टुप्लुक्कै प्रतीक्षामा बस्नेलाई कति गाह्रो हुन्छ के थाहा अब तपाईँको माझमा मिठो भाका पनि छ त्यसै गरी अर्को शुभकामना देउसी रे देउसी रे भन्ने भाका पनि छ आउनुहोस् है रमाइलो गरौँ अब भने असाध्यै रमाइलो गर्नुपर्छ आज अलिकति तपाईँलाई देउसी रे गाउन आउँछ भट्याउन आउँछ भने मात्र फोन आउनुहोस् नत्र भने सुनेर साथ दिनुहोस् साथीहरूले कस्तो खालको भट्याउनु हुँदो रहेछ त रेसल भन्छ नि गाउँघरमा रेसलै हुन्छ क्या आज कतिको गाउनु हुँदो रहेछ अब गाउँघरमा पक्कै पनि देउसी रे खेल्न त जानी होला एकजना साथी आउनु भएको छ कहाँबाट नमस्कार है हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट दिपा सिंह हजुर सन्चै हुनुहुन्छ हजुर के गर्दै हुनुहुन्छ सल्यानमा ए बसी बसा हो होइन होला हो कुन गीत गाउने सुनको जलाप सुरु गरौँ सकियो उहाँको ब्यालेन्स ब्यालेन्समा हुनुहुन्थ्यो अब लिमिट गर्दा गर्दै पनि सकिहालेछ अरे आउनु भएको थियो जानुभएको छ दिपा सिंह सल्यानबाट अर्को साथी हेलो हेलो ए हजुर हजुर नमस्कार नमस्कार कता हराउनु भयो तपाईँ त फोनको तारमै अटपटिनु भयो कि क्या होइन होइन दादा म त मेलाको बिचमा छु दादा ए मेलाको बिचमा कहाँको मेला लागिरहेछ यतिखेर कुमाको मेला दादा कुमाको मेला हजुर लो कुमाको मेला जाने यहाँको नाम चाहिँ के पर्छ म उही रेडियो प्रेमी श्रोता रातपरादेखि परियार ए रेडियो प्रेमी श्रोताको नाम के रे तुलाराम परियार तुलाराम परियार है हजुर हजुर तुलारामजी हजुर के गर्दै हुनुहुन्छ त अरू नयाँ खबर सुनाउनुहोस् दादा अहिले मेलाको माथि ए माथि डाँडोमा जानु भएको छ कतिको रमाइलो भइरहेछ मेला एकदम रमाइलो भइरहेछ आहा खुब रमाइलो भइरहेछ है हजुर हजुर मेला भनेको मेलै नै हुन्छ होइन त ल खुब रमाइलो गरोस् दिन तपाईँकै छन् है मेलाबाट भगाउने विचार त गर्नु भएको छैन नि ए छैन छैन नत्र भने घरमा बाबालाई अप्ठ्यारो पार्नु होला फेरि एक्कासी लगिदिएर तुलरामजीले गीत गाउनुहुन्छ कि भट्याउनुहुन्छ कि देउसीले भन्नुहुन्छ म त एकदम गीत गाउने श्रोता हो अहिले म अगाडि नै गाउने भनेको थिएँ अहिले मेलाको गीतमा हट्दै थिएँ अहिले त कुन गीत गाउने त आज गाउँछु है दादा ल हामीसँग भएका गाउनुपर्छ है फेरि कस्तो हो सुनको जलप तिहारसम्म भए नि आऊ है त चाहिँदैन अब बरु तलब भन्ने एउटा गीत छ है अनि नरै नरै बस आगुम साल भेटौँला सँगै रुम्ला नि निकै नै मिठो भएको छ तपाईँले उमा देउसी रे भैली रे भैली रे भन्नुपर्छ है सुनको जलप गाउनुहुन्छ भने सुरु गर्नुहोस् सुनको उजल तिहारसम्म आउँछु खै चाहिँदैन हो बरु त मन लाग्छ बेसी नि बुझिसके दसैँको सुनको रामजी सुनको यार भए नि आउँछु है तुलारामजी विदेशमा गएर छटपट्टिमा चाहिँ नपार्नु होला है हुन्छ कार्यक्रम आइदिनु भयो धेरै धेरै धन्यवाद कुमाको मेला राम्रोसँग मान्नुहोस् कसैसँग झगडा नगर्नुहोस् है हजुर दादा हुन्छ छुट्टी नमस्कार नमस्ते तुलाराम परियार हुनुहुन्थ्यो सल्यानबाट आउनुभएको थियो जानुभएको छ अर्को साथीलाई कार्यक्रममा स्वागत गरौँ कहाँबाट आउनु भएको छ नमस्कार कहाँबाट के छ तपाईँको खबर हाम्रो त एकदम ठिकठाक छ अब पाँच पनि मेला लागेको छ अरे बराटा कुरा जान पाइएन क्या र यस्तै त हो नि हो त बरु यहाँको मेला लाग्यो कि लागेन गाउँघरमा ए जानु भएन ए किन नगा त आजकलको रुगाखोकी त मौसम परिवर्तन हुँदाखेरि लागिहाल्छ नि हामीलाई पनि रुगाखोकीले सताइरहेछ त्यही त फेरि अरूलाई सर्ला भन्ने डर होइन लौ अब भन्नुहोस् कुन गीत गाउने होला यहाँले भट्याउन पाउँछ आफै भैली भन्न पनि पाउँछ अँ त डबल रोल गर्नु परेन आज <laughs> भनेर नबनाउ होला हौ साथीलाई गाह्रो हुन्छ होला क्या ल भट्याउनुहोस् त आफै भट्याएर आफै भैली भन्ने है मैले पनि थपिदिन्छु

अब कति मिठो शर्मा भैली भैली भन्नुभयो भैली भन्दा त गाह्रो भएन र भन्यो हुन्छ <laughs> कार्यक्रम आइदिनु भयो निकै नै रमाइलो गर्नुभयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार आउनुभएको थियो जानुभएको छ बिमला रोका छिबाङबाट तपाईँलाई पनि फोन हान्न रहर छ र भैली खेल्न रहर छ त्यसै गरी सुनको जलब भन्ने गीत गाउन रहर छ भने शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ महिला साथीहरूले फोन हान्नु होला अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ पुरुष साथीहरूले फोन हान्नुहोस् रमाइलो गरौँला मरिलानु के छ र एक दिनको जिन्दगीमा पक्कै मरेर त पक्कै जानुपर्छ एकजना साथी आउनु भएको छ नमस्कार हजुर हजुर नमस्कार सर कहाँबाट को बोल्दै हुनुहुन्छ म रुकुमको खोला गाउँदेखि किरण केसी हो किरण केसी है किरणजी सन्चै हुनुहुन्छ हजुर ए खोला गाउँमा के गरिराख्नु भएको छ यहाँले बसाउनै ए बसी बसाउनै छ है हजुर त्यतातिर गहुँ छरेर त सकिसक्यो होला के छर्नु पानी छैन त हुँदैन होला ए हुँदैन है हजुर अप्ठ्यारो पारिरहेछ उसो भए आकाशले हजुर हजुर लो बर्बाद बनाएछ कार्यक्रम त सुनिराख्नु भएको छ होला हजुर सुनिरहेको थिएँ अन्तले गर्दा गर्दा झ्यापै लाग्यो आज त लाग्यो है लगाएको थिएन हजुर ए अनि कस्तो लाग्दैछ त कार्यक्रम आफ्नै पाखा आफ्नै भाका अब रमाइलो नै भन्नुपर्छ रमाइलो नै भन्न पर्छ है हजुर लौ हाँस्नु भाषा भित्रभित्रै है <laughs> केही पर्यो कि क्या हो त्यस्तै होइन पर्या छैन है पर्यो भने त हजुरलाई एक नम्बरको भट्याउने कि तिन नम्बरको भट्याउने ए एक नम्बरको सुनको जलापा होइन दुई नम्बरको सुनको जलापा है त लौ लौ लौ सुरु गरौँ पापी साउली दिन तलप पायो तिहारमा घर आउने मन थियो पापी साउली दिन तल देव है आशिषमा सुनको जला मन्थियो ओहो दिन तलब है कस्तो आकाशै सिरिङ सिरिङ गरिरहेछ होइन त शरीर पनि यो तलब भन्ने चिजै यस्तो खालको हुँदो रहेछ क्या कहिले पनि नदिने होइन त काम गर्दा गर्दा गऱ्यो है हुन्छ कार्यक्रममा आइदिनु भयो मिठो शर्मा गीत गाउन प्रयास गर्नुभयो किरणजी धेरै धेरै धन्यवाद छुट्टी नमस्कार किरण केसी हुनुहुन्थ्यो खोला गाउँबाट आउनुभएको थियो उहाँले पनि मिठो स्वरमा गीत गाएर पो जानुभयो त अर्को साथीलाई पनि स्वागत गरौँ न उहाँले पनि गीत गाउनुहुन्छ कि भट्ट्याउनुहुन्छ नमस्कार हजुर नमस्कार कहाँबाट

अनि अनि भनेपछि कतिमा पढ्नुहुन्छ आठमा भर्खर आजकल त स्कुल बिदा छ क्या आनन्द छ है <laughs> भन्नुपर्छ फोन गर्यो बस्यो है ओहो अनि कार्यक्रममा आउनु भएको छ कुन गीत गाउने त यहाँले गाउने एउटा कुन गाउनुहुन्छ फेरि बाहिरको गाइदिनु होला र फेरि गाएर बर्बाद होला सुनको जलाबा बुढाले अहिलेसम्म सम्झेनन् विदेशबाट है त्यस्तो त होइन दादा तर गाउन त आउँदैन तर कार्यक्रममा निर्पालन गरिदिन्छु हुन्छ तराई गर्नुहोस् न त सुनको जलपति हेरसम्म बरु सुनको जलपतिहरू सम भए ओहो बुढो भयो भइहाल्यो तलब चाहिँ चाहिएन है <laughs> ए गीत गीत गीत गीत गीत मात्र होइन त निसाजी हजुर मिठो स्वरमा गीत गाउनु हुँदो रहेछ है <laughs> आयो कि भन्ने लागेको छ हुन्छ कार्यक्रम आइदिनु भयो छुट्टी नमस्कार निशा केसी आउनुभएको थियो सल्यानबाट जानुभएको छ अर्को साथीलाई पनि कार्यक्रममा स्वागत गर्छौँ अनि त्यसपछि मिठो भाका तपाईँको माझमा राखौँला नमस्कार हजुर नमस्कार कहाँबाट हो हजुर जाजरकोट सीमादेखि दिनेश खनाल मायाको सागर भन्ने मान्छे हो दिनेश खनाल मायाको सागर डन हो हजुर हजुर ओहो मायाको सागर जाजरकोटबाट हजुर के गर्दै हुनुहुन्छ जाजरकोटमा डनले हजुर यस्तै हो बसी बसाउ छ भन्नुपर्दा दादा मायाको डनले कि डन डन डन है डल्ले पनि हो फेरि डल्ले पनि हो <laughs> बर्बाद भएछ उसो भए है हजुर डल्लो पट्क्यो भने त बर्बाद हुन्छ नि होइन अनि त अनि दिनेशले के गर्नुहुन्छ पढाइ कस्तो चलाउँदै हुनुहुन्छ म चाहिँ अचल बिदा छ दाइ अब यस्तै हो पढाइकै क्रममा छु बिदा हुँदाखेरि त म पढ्छु कि पढ्दैन भन्ने कुरा पनि बिर्सिन्छ नि होइन त्यही त हो अप्ठ्यारो अनि जोतेर सिद्ध्याउनु भयो हजुर नै जोत्ने काम त थिएन दादा थिएन है लो कार्यक्रम कतिको सुन्नुहुन्छ त ओहो हजुर भन्दाखेरि गाह्रो पो होला तपाईँ त मेरो एकदमै मनको ढुकढुक ढुकढुकी पो हुनुहुन्छ भने हो र हजुर ओहो बर्बाद बनाउनु भएको छ उसो भए मनको ढुकढुकी भए त खत्तम भइगयो नि हजुर फेरि रिसाउलान् घरका है रिसाउने कोही छैन होइन हजुर हुन्छ कार्यक्रममा आउनुभयो यहाँलाई धेरै धेरै धन्यवाद अब यति मनको ढुकढुकी बनाउनु भएको रहेछ है हजुर अब यो जुनी त भएन अर्को जुनी चाहिँ सँगै बाँचौँला है त ल ल ल हुन्छ कुन गीत गाउनुहुन्छ हुँदै मैले झ्याप्पै आनिहालेँ फोन लागिहाल्यो के गरौँ त गीत गाउँ कुन कुन भएको छ त्यति थाहा पनि भएन अब थाहा नभए भट्याउनुहोस् आफै भैली भन्नुहोस् न त ए तपाईँ भैली भनिदिनु न त तपाईँ भन्नुहोस् न ए म भट्याइदिन्छु हजुरले भैली भन्नु न म त भन्दिनँ कि क्या हो किन र साह्रै गाह्रो भएको छ क्या होइन हो अर्को दिन त्यस्तो भन्ने मान्छेले किन त्यस्तो भनेको त नि ल तपाईँ आफै गर्ने क्या त दुवै रोल गर्नुपर्छ कि सुनको जलामा भन्ने गीत गाउनु पर्यो ए भट्याउन जान्दिनँ पो दादा जे भन्नुहुन्छ दुईवटा भट्याउनुहोस् त्यसपछि दुईचोटि भैली भन्नुहोस् अनि बिदा होला ए हो र आहै भन भन भाइ यो भैली आहै राम्ररी भन भै है शर्मिलाई कन भैली है राम्ररी भन भयो दादा ओहो यो घर कत्रो दरबार जत्रो त भन्नु भएन है ए चिप्लो बाटो भन्ने पनि हुन्छ नि होइन के के भन्छन् के के भन्छन् है हजुर हजुर हुन्छ कार्यक्रममा आउनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छुट्यौँ है त हस् नमस्कार दिनेश खनाल हुनुहुन्थ्यो जाजरकोटबाट आउनुभएको थियो अब भने तपाईँको माझमा राख्छौँ हामी निकै नै मिठो भएका छ अब नरै नरै बस आगुम्बेट हुम्लानी सँगै रुम्लानी साथी अब होइन चमै साथी तपाईँको माझमा पशुपति शर्मा र जानकी तारामी मगरको समधुर आवाजमा पशुपति शर्माको उत्कृष्ट लय तथा शब्द सिर्जनामा बडा दसैँ अगाडि बजारमा आएको साध्यै मिठो भाका तपाईँको माझमा राखेका छौँ यो भाका पनि तपाईँको माझमा साझ तपाईँले गाउनुपर्छ नरै नरै बस आगुम्भेट हुम लानी सँगै रुम लानी आखै भन भन भाइ हो देउसी रे राम्ररी भन देउसी रे है त आउनुहोस् एकजना साथी आउनु भएको छ कहाँबाट नमस्कार हेलो साथी आउनु भएको थियो जानु भएको छ तपाईँले फोन हान्नु शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ महिला साथीहरूले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ पुरुष साथीहरूले फोन होला नमस्कार हजुर दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर दादा सल्याबाट मुलकुला सात लाखदेखि तिलक खत्री हो दादा तिलक खत्री है हजुर जी हजुर तपाईँलाई सन्चै छ हजुर दादा यतातिर सन्चै छ अनि हजुरतिर हामीलाई पनि एकदम ठिकठाक छ के गर्दै हुनुहुन्छ आहा बसी बसाऊ है क्या मजाको जिन्दगी रहेछ कुन गीत गाउने हो सुनको झलबा भन्ने गाउनु ओहो सुनको झलबा है लौ त सुनको झलबा सुनको जाला यो घर आउने मन थिएन पापी साउने तलब मन नभए त ठिकै गरेछ पापी साउले तलब नदिएर मन भए पो तलब दिने होइन त हुन्छ कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार तिलक खत्री सल्यानबाट जानुभएको छ अर्को साथी नमस्कार हेलो हजुर दाइ नमस्ते नमस्ते हजुर नमस्ते कहाँबाट हजुर म रुकुम खेतमाबाट है त नबिना विश्वकर्मा नबिना विश्वकर्मा हजुर जी हजुर हेतमामा के गर्दै हुनुहुन्छ त्यस्तै त हो बस एकदमै है तिहार आउँदैछ अनि सतरङ्गी फुलहरू फुल्दैछ रमाइलो छ है त कस्तो रमाइलो है एकदमै रमाइलो छ त्यसपछि फोन लगाउनु भयो त्यहाँमा पनि रेडियो खोलिदिनु भयो झनै रमाइलो होइन त रेडियो खोलेको छैन मैले आवाज ठोकिएर आइरहेछ बरु भन्नुहोस् पढाइ कस्तो चल्दैछ एकदमै ठिकै छ है त अहिले त दिदा छ घरमा या ध्यान गर्ने कस्तो रमाइलो है एकदमै अब एउटा गीत गाउने है

राम्ररी भन भन्नु पर्दैन आनन्द आएको जस्तो पो भयो त मलाई त होइन हो त हुन्छ कार्यक्रम आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी है त नवीनाजी हस् नबिना विश्वकर्मा हुनुहुन्थ्यो घेतमाबाट आउनुभएको थियो उहाँले पनि मलाई देउसिरी खेल्न सिकाएर पो जानुभयो त अर्को साथीले पनि सिकाउनुहुन्छ कि नमस्कार नमस्कार दादा हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नरेन्द्र के भन्नुभयो चौखाबाङबाट हजुर नरेन्द्र बिसी हजुर चौखाबाङमा के गर्दै हुनुहुन्छ ए यस्तै छ भन्नाले कस्तो छ ओहो तिहारको रमाइलो छ रमझम रमझम रमझम छ होइन त कुन गीत गाउने यहाँले आज सुनको जलाफा सुनको जलाफा है हजुर ल सुनको जलाफा यो दसैँमा मन थियो पापी सौले दिन तलब यति हो यता आएको यता आएको लामै बसी रमाइलो गर्ने हो सुनको जलाब को जलाब यो दसैँमा कराउने मन्ती यो पापी सौले दिन तलब यति नै दादा हो र पापी साउले यहाँलाई पनि तलब दिएन छ कस्तो बिग्रिया साउ रहेछ कसैलाई पनि तलाउन दिने है हुन्छ छुट्टी नमस्कार नमस्ते नरेन्द्र बिसी हुनुहुन्थ्यो आउनु आउनुभएको थियो जानुभएको छ अर्को साथीलाई स्वागत गरौँ नमस्कार हेलो दादा नमस्ते हजुर नमस्कार कहाँबाट हजुर दादा म सल्लाह धारादेखि सङ्गीता रोका सङ्गीता रोका है हजुर सङ्गीताजी हजुर सन्चै हो हजुर दादा म त सन्चै हो अनि हजुर हामीलाई एकदम ठिकठाक छ बरु सल्यानमा के गरिदिनुहुन्छ सङ्गीताले बसी बसा हो सङ्गीतको तालमा बोल्ने होइन त ए त्यस्तो भइरहेछ है अनि कार्यक्रम सुनिरहनु भएको छ अहिलेसम्म कतिचोटि हाँस्नु भयो हाँस्ने भएर हिँड्छ है खत्तम भयो जिब्रोमा समस्या रहेछ होइन त <laughs> हुन्छ कुन गीत गाउनुहुन्छ आज ल सुरु गर्नुहोस् सुनको उजाला भयो नि आउ घर चाहिँदैन भाउ बरौ तल सुनको उजाला भयो नि आउ घर चाहिँदैन आहा बुढो भएपछि भइहाल्यो तलब यहाँलाई पनि नचाहिने होइन त लौ बुढोलाई अगाडि बाहाल्ने खाना लाउन पुगिहाल्छ है त हुन्छ कार्यक्रम आइदिनु धेरै धेरै धन्यवाद छुट्टी नमस्कार सङ्गीता रोकाए हुनुहुन्थ्यो सल्यानबाट उहाँ पनि जानु भएको छ अर्को साथी हुनुहुन्छ त्यसपछि मिठो भाका बजाउँला नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर बहादुर टक जी जाजरकोटबाट होइन त हजुर हजुर के छ टक्क लाएर जाजरकोटको नयाँ खबर नयाँ खबर के छ आज हो मौसम सफा छ है हजुर हजुर खुब आनन्दको जिन्दगी कटाइरहनु भएको छ होइन त हजुर रेडियो त सुनिरहनु भएको छ हजुर रेडियो सुनिरहनु ल सुनिरहेको एउटा गीत गाउँ हजुर गाउँ चाहिँ त्यति गाउन त आउँदैन दाजु त्यही प्रयास गरौँ ल ल हे यो मायालाई कहाँ देखाउँ भनेर अल्को डाँडो समय खानेर सुनको दल सुनको दल यो दसैँमा घर आउने मन थियो पापी साउले दिन तलब तिनको जान पायो दसैँमा घर अनि मन थियो पाकी देना दिन तलब उता म यता रोनी सोचे जस्तो भेट कहिले नहुने सुनको तलब उनको जान तिहार साउमा भरेरी आँसु हाई पापी सले देना तलब तिहार साउमा भएनी आँसु हाई पापी साउले देना तलब यति नै दाजु यति नै है हुन्छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छुट्टिन्छौँ नमस्कार टकबहादुर पुन हुनुहुन्थ्यो जाजरकोटबाट अब भने तपाईँको माझमा सुनको जलप तिहारसम्म भए नि आउै त चाहिँदैन अब बरु तलब सुनको जलप तिहारसम्म भए न्याउ है त चाहिँदैन अब बरु तल अब तपाईँको माझमा सधैँ मिठो भाका बजाएका छौँ हामीले तपाईँ पनि फोन हान्नुहोस् भर्खर मात्र रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ भने यो हो रेडियो भेरी एफएम एक सय थोप्लो आठ र उनानब्बे थोप्लो दुई मिघाज अनि रेडियो सानो सानोभेरी डट कमबाट पनि हामीलाई एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको आज मङ्गलबार श्रृङ्खला हो सुन्नुहोस् सुनाउनुहोस् रमाइलो भइरहेको छ तपाईँ पनि फोन हान्नुहोला शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा महिला साथीहरूले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ पुरुष साथीहरूले फोन हान्नुहोला मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी खिमानन्द शर्माले अनि तपाईँको साथमा छु म देव कुमार ओली एकजना साथी आउँदै हुनुहुन्छ कहाँबाट स्वागत गरौँ नमस्कार नमस्कार दादा कहाँबाट हजुर म क्रिकेटको रमाइलो बस्ती डाँडा खालीदेखि प्रतिभा परियार भन्नुपर्छ प्रतिभा हजुर परियार है हजुर के छ प्रतिभाजी सुर्खेतको नयाँ खबर एकदमै ठिकै छ के छ बरु तपाईँहरूको सुनाउनु कस्तो राम्रो छ यतातिर पनि हो र हो त बरु तपाईँ के गर्दै हुनुहुन्छ कस्तो रमाइलो भइरहेछ है हजुर लौ खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ एउटा गीत गाइदिनु पर्यो अब त्यति गाउनु त आउँदैन है त्यही पनि ट्राई गर्छु हुन्छ हजुर गर्छु है त हुन्छ हुन्छ मेरो सानो आउँछौ कि भनेर बसिरहेछु आउने दिन गनेर सुनको जलप सुनको जलप तिहारसम्म भयो नि आउनु है चाहिँदैन भो बरु तलब सुनको जलप तिहारसम्म भयो नि आउनु है चाहिँदैन भो बरु तलब यति नै दादा ओहो यहाँलाई पनि तलब मात्र चाहिने हो कि बुढो पनि चाहिने हो <laughs> प्रतिभाजी होइन दादा गीत मात्रै हो <laughs> गीत मात्रै गाएको है हजुर हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद छुट्यौँ है नमस्कार हस् नमस्कार आउनुभएको थियो प्रतिभा परियार सुर्खेतबाट अर्को साथीलाई कार्यक्रममा स्वागत गर्छु म कहाँबाट आउनुभएको छ नमस्कार नमस्कार कहाँबाट हो हजुर हजुर रोल्पा राङ्सीबाट विवश ओली लाचार हो दादा लौ विवश ओली लाचार रोल्पाको राङ्सीबाट हजुर बर्बाद बनाउनु भएछ लाचार भएर कहाँको बर्बाद हुने नि लाचारको शब्द थाहा छ हजुर के हो बाध्यताको पर्यायवाची अयके दिवसको बाध्यता हुन्छ भने बाध्यताको पर्यायवाची शब्द लाचार हुन्छ हो दादा कस्तो राम्रो हुन्छ है हजुर बरु के गर्दै हुनुहुन्छ रमाइलो छ है रमाइलो छ आहा आजकल वनमा के के पाक्या छन् हजुर त वनमा तपाईँको बारीतिर सुन्तला पाकिरहेको छ डाँडा बेलौटीहरू पाकिरहेको छ ओहो त्यस्तो छ है वनमा चाहिँ तपाईँको मेल पाकिरहेको छ लौ मेल पाकिरहेछ क्या रमाइलो सुन्तला पाक्न थालेका छन् झनै रमाइलो त्यसमाथि आजकल चाहिँ बेलौती पाकेका छन् खुब रमाइलो होइन त हजुर ज्यान चाहिँ त्यतातिर जाला र फेरि बाख्राले कसैको बारी स्वाटै पार्दैन साँझ फेरि चिटिक्क खाइएला नि गाह्रो हुन्छ नि होइन आजकल तोरी छरे होला नि कतिले होइन ए हो हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ अब भने एउटा गीत गाउँ है त ग्वाला गएको भए पनि ल ल ल एकदम सुनको जलपतिहरूसम्म भए नि गराउँछु पाती साउले दिन तलप त्यो मन लिएर फर्की बस म आउँछु फर्केर सुनको जलप सुनको जलप यो तिहारमा चितै घर आउँछु नि पापी साउले दिन तलप लो अब गाई बाख्रा बेचेरै तलब लिने है त हजुर गाई अठार पर्ने अवस्था भइरहेको छ अब हुन्छ ल यहाँलाई धेरै धेरै धन्यवाद छुट्यौँ है विवश ओली लाचार हुनुहुन्थ्यो रोल्पाको राङ्सीबाट आउनुभएको थियो जानुभएको छ दुईजना या तिनजनासँग कुराकानी गर्न सकौँला नभए दुईजनासँगै सकिन्छ होला नमस्कार कहाँबाट चेतना हो हजुर दादा चेतना के हो चेतना थापा हो रुकुमकोटबाट होइन के गर्दै हुनुहुन्छ चेतनाजी बसिया बसी हो अस्ति फोन लागेदेखि उठ्नु भएको छैन अहिलेसम्म ए त्यही पनि भनाया है चेतनाजी कतिको सुन्नुहुन्छ कार्यक्रम हो र कस्तो लाग्छ एकदम रमाइलो लाग्छ नुनिलो लाग्छ हजुर दादा नुनिलो लाग्छ है हजुर दादा कुन गीत गाउनुहुन्छ आज गीत त गाउँदिन तर भट्याउँछु दादा मैले ए भट्याउने हजुर मैले भट्याउँछु हजुरले ढेउसिरे भनिदिनु न ढेउसिरे भनिदिने हजुर ढेउसिरे भनिदिने कि ढेउसिरे भनिदिने ढेउसिरे भनिदिने ल ढेउसिरे भनिदिन्छ है हजुर दादा ल सुरु गर्नुहोस् सुरु गर्छ त दादा हुन्छ

सानो नानी आउनु भएको थियो चेतना थापाहरू कुमकोटबाट जानुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार नमस्कार दादा हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गजेन्द्र विवास रोकाए सन्चै हुनुहुन्छ एकदम सन्चै छु अनि सुनाउनुहोस् तपाईँहरूको के छ सन्चै त हुनु होला हामीलाई पनि एकदम ठिकठाक छ अब कार्यक्रमको अन्त्यमा आइपुग्यौँ हेर्नु न तपाईँसम्म आइपुग्दासम्म अन्त्य हुँदो रहेछ है हजुर लौ अब भने चाहिँ छुट्टिने बेला कुन चाहिँ गीत गाउनु त यो के हो सबैले गाउँदा रहेछन् सुनको जलप त्यही गीत नै गाइदिउँ न लौ त गाइदिउँ न त्यति खासै त आउँदैन है तै पनि ट्राई गरौँ है हुन्छ सुरु गरे सुनको जलप तिहारसम्म घर आउन मन थियो पापी साउले देन तलब सुनको जन तिहारसम्म घर मन थियो पिसाबले दिन तन विनोद दादा स्वर पनि आज अलि रुगाखोकीले हुन्छ हुन्छ खोकीले चाहिँ स्वरलाई छपक्कै पार्दैछ धेरै धेरै धन्यवाद छुट्टी नमस्कार आउनुभएको थियो गजेन्द्र विवश रोकाए सल्यानबाट अब भने साथीहरूसँग कुराकानी गर्न सक्दैनौँ भन्दै हुनुहुन्छ प्राविधिक साथीले छुट्टिएर जाने बेला पो भएछ त के गर्नु जानै पर्यो नि होइन फेरि भोलि तपाईँको माझमा आउँला दिपा सिंह सल्यानबाट तोलाराम परियार सल्यानबाट विमला रोका छिबाङबाट किरण केसी खोलागाउँबाट निशा केसी सल्यानबाट दिनेश खनाल जाजरकोटबाट तिलक खत्री सल्यानबाट नवीना विश्वकर्मा घेतमाबाट नरेन्द्र विशी चौखाबाङबाट सङ्गीता रोकाए सल्यानबाट टकबहादुर पुन जाजरकोटबाट प्रतिभा परियार सुर्खेतबाट विवश ओली लाचा रोल्पाको राङकोटबाट चेतना थापा रुकुमकोटबाट त्यसै गरी गजेन्द्र विवस रोकाए सल्यानबाट सत्रजनासँग कुराकानी गर्न भ्याएछौँ सबैजनालाई धेरै धेरै धन्यवाद फोन फोन लगाउन प्रयास गर्नुभयो निकै नै रमाइलो भयो होला आज पनि भन्ने लागेको छ रमाइलो मान्नुभयो ठिकै छ रमाइलो मान्नु भएन बोर मान्नु भयो पनि ठिकै छ अब के गर्नु र फेरि भोलि तपाईँको माझमा आउँछौँ अहिलेसम्म रेडियो सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता र अनलाइनमा सुनेर साथ दिने धेरै साथी जम्मा भएर सुन्यौँ कतै पन्ध्रजना साथीहरू सँगै भएर सुनिरहेछौँ भन्नुभयो कतिले यति ठुलो स्पिकरमा ठुलो साउन्ड बनाएर सुनिरहेछौँ भन्नुभयो तपाईँलाई पनि धन्यवाद सबै सबैलाई धन्यवाद फेरि भोलि तपाईँको माझमा आउँला अहिलेसम्म मलाई प्रविधिमा साथ दिने प्राविधिक साथी साथी खिमानन्द शर्मालाई धेरै धेरै धन्यवाद भोलि चाहिँ मलाई थाहा छ भन्ने श्रृङ्खला लिएर आउँछौँ भोलि तपाईँको माझमा अब भने निकै मिठो देउसिरे भाका तपाईँको माझमा छोड्दै म तपाईँकी दुःख सुखको सहयात्री साथी देव कुमार ओली पनि छुट्टिन्छु नमस्ते शुभ सन्ध्या यो